प्रदीप रेग्मी प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको विषय हो अबको चुनावका लागि के नयाँ रणनीति छ एमालेसँग हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपाल चौतारी मार्फत तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच सातमा फोन गर्नुहोस् फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन देश यति बेला नयाँ चुनावको अभियानमा छ तर महत्वपूर्ण दलमध्येको एक नेकपा एमाले पार्टीभित्र खल देखिन्छ एक दर्जन जति जनजाति नेताहरूले एमाले छाडेका छन् केही नयाँ पार्टीमा गएका छन् केही एकीकृत माओवादी पार्टीमा गए यसरी पार्टी छाडेर छाडेर जानेमा संविधान सभामा प्रत्यक्षबाट निर्वाचित रामचन्द्र झा रिजवान अन्सारीदेखि पार्टीका पूर्व उपाध्यक्ष अशोक राईसम्म छन् उता पार्टीभित्र असन्तुष्टि हुँदा हुँदै पनि प्रधान न्यायाधीश खेलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो एमालेका शीर्ष नेताहरूले नै विरोध गर्नुभएको थियो तैपनि सरकार बन्यो र अब चुनाव केन्द्रबिन्दु बनेको छ एमाले पार्टी गएको संविधान सभाको चुनावमा बलियो मानिएको थियो तर अपेक्षा गई जति मत ल्याउन सकेन यसपालि चुनावका लागि एमालेको रणनीति के हो यो चुनावमा उसको एजेन्डा के हो अनि यो चुनावले नयाँ संविधान दिने कुराको ग्यारेन्टी कसरी गर्न सकिन्छ हामी यिनै प्रश्नको सेरोफेरोमा नेपाल चौतारीमा छलफल गर्छौं हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपाल यहाँलाई नेपाल चौतारीमा स्वागत छ धन्यवाद श्रोताहरू तपाईँहरू पनि आफ्नो विचार प्रश्न भोगे हामीलाई राख्न सक्नुहुन्छ सोह्र साठी शून्य एक तिन चार पाँच छ सात हाम्रो पैसा नलाग्ने फोन नम्बर हो त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र पाँच पाँच शून्य शून्यमा आफ्नो कुरा लेखेर एसएमएस गरिदिनुहोस् नेपालज्यू अहिले देश चुनावको मिति कुरेर बसेको छ सोचिएको थियो असारमा चुनाव हुन्छ हुन्छ हुनैपर्छ भन्ने लाइनमा ठूला दलहरूले कुराकानी गरिरहनु भएको थियो मिति तत्कालै घोषणा हुन्छ नयाँ चुनावी सरकार भन्ने बित्तिकै भनेको थियो यो मिति सुन्न पाइएन यसको कारण के हुनसक्छ असारमा चुनाव सम्भव थिएन जतिखेर यो सरकारको गठन भयो तबसम्म धेरै ढिला भइसकेको थियो र सरकारको गठन भइसकेपछि निर्वाचन आयोगमा आयुक्तहरूको नियुक्ति हुँदा झन् ढिलो भइसकेको थियो निर्वाचन आयोगले गर्नुपर्ने तयारीको निम्ति समय नै कम थियो अनि जति पहिलेदेखि नै तयार गरेर राख्नुपर्ने चिजहरू थिए ती पनि तयार अवस्थामा थिएनन् अर्थात् बाबुराम भट्टराईजीको सरकारको समयमा चुनावको जुन घोषणा गरियो मितिको घोषणा गरियो त्यो एउटा लफाजी बाहेक केही पनि थिएन नभए चुनावको निम्ति आवश्यक मध्ये मतपत्र छाप्ने व्यवस्था हो नेपालमा एक मात्र त्यत्रो ठुलो मेसिन जो पहिले विदेशीको सहयोगमा आएको थियो त्यो मेसिन मर्मत नभएर बिग्रेर थन्किएको अवस्थामा थियो यी सबै चिजलाई हेर्दाखेरि त्यो चुनावको निम्ति त्यो बाबुरामजीको सरकार पनि तयार थिएन तत्कालीन परिस्थिति पनि त्यही अनुसार अनुकूल थिएन भने अहिलेको यो सरकारले यत्तिकै टुर्की बजाएर छु मन्तर बाचाको आधारमा चुनावको तयारी या चुनावको मितिको घोषणा गर्न सक्दैनथ्यो त्यस हुनाले चाहनाको हिसाबले नेकपा एमाले चुनावको निम्ति तयार थियो असारमा गरे पनि जेठमा गरे पनि हामी तयार छौँ हामी भनिरहेका थियौँ तर हामीले के भनिरहेका थिएनौँ भने जसरी पनि गर यदि गराउँदैनौ भने तिमीलाई मङ्सिरमा चुनाव गरा पनि हुन दिन्नौ भनेर हामीले कहिल्यै पनि यस्तो गैर जिम्मेवार अभिव्यक्तिहरू दिएनौँ हामीले एउटै कुरा भन्यौँ चुनाव छिटो हुन्छ भने त्यो राम्रो तर कार्तिक मङ्सिरभन्दा उता चुनाव जान हुँदैन र चुनावको निम्ति सबै तयारीहरू पुग्नु पर्दछ अधिकतम रूपमा सारा ध्यान त्यसैमा केन्द्रित गर्नुपर्छ भनेर हामीले भन्दै आएका पनि थियौँ तर यसो भनिरहँदा पनि असारमा चुनाव हुनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने ठुला ठुला नेताहरू मध्ये एक मिटिङमा बैठकमा जुन बैठकबाट निस्केर नेताहरूले बोले त्यसको एउटा साक्षी त माधव कुमार नेपालमा कहिले पनि भनेको छैन कि चुनाव असारमा कुनै हालतमा हुनै पर्छ भएन भने भाग लिँदैनौँ मङ्सिरमा हुन दिँदैनौँ कहिले पनि भएनौँ हामीले हामीले आफ्नो धारणा राख्यौँ कि चुनावको निम्ति हामी तयार छौँ किन भन्यौँ भन्दाखेरि यदि हामीले त्यो कुरा भनेनौँ भने नेकपा एमाले चुनावको निम्ति तयार छैन चुनावबाट आत्तिएको छ भने जान्छ हामी आत्तिएका छैनौँ एनी टाइम चुनावको निम्ति हामी तयार छौँ र हामीले दबाब पनि दिएनौँ यो सरकारलाई कि तयार भए पनि नभए पनि जसरी पनि चुनावको मिति घोषणा गरबाट कहिले पनि एमालेका कुनै पनि नेताले बोलेका छैन मैले मात्रै होइन कसैले पनि बोलेका छैन नेकपा एमालेका नेताहरूको यसमा एक समान धारणा रहेको छ तर एक तहको दूरी त देख्यो नि होइन थियो जस्तो जनतालाई के लाग्ने भने जतिखेर भए पनि चुनाव हुन्छ भन्ने तह जतिखेर चुनावमा जाने भने चुनावमा छिटो जानुपर्छ भन्ने लाइनमा नेकपा एमाले बोल्दै गयो त्यसपछि एउटा असाढमै चुनाव हुनुपर्छ भन्ने लाइनमा एकीकृत माओवादी बोल्दै गयो यसो हुँदाखेरि चुनाव कहिले हुन्छ त भन्ने कुराको अन्यल हुन नसक्ने मिति किन बोल्दै गए नेताहरूले भन्ने प्रश्न बोल्दै किन गए भन्दाखेरि यहाँ सबैको आफ्नो आफ्नो धाउ थियो माओवादीको के दाउ थियो भन्दाखेरि असारमा चुनाव हुन सक्दैन भनिदिउन् सरकार छोड्नु पर्ने छैन असारमा चुनाव भएपछि मात्रै म छोड्छु भनेर बाबुरामजी र माओवादी पार्टीको अडान थियो अब असारमा चुनाव हुन सक्दैन भन्ने बित्तिकै सरकारै नछोड्ने त्यस हुनाले जसरी सरकार छोड्नका लागि त्यो उनीहरूलाई सहमत गराउन सकिन्छ त्यो सहमत गराउनका लागि पनि अरू नेताहरूले ल असारमा चुनावको निम्ति चाहिँ नै यो सरकारले म्यान्डेट दिउँ भनेका होलान् तर अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बन्ने खेलराज रेग्मीज्यूले आफै उहाँले के भन्नु भने असारमा कुनै कारणले चुनाव हुन सकेन भने मङ्सिरको निम्ति पनि ठाउँ राखिदिनुहोस् है भनेर उहाँले भन्नुभयो र उहाँले भनिसकेपछि मेरो प्रतिक्रिया छ कि उहाँलाई जबरजस्ती तपाईँहरू गर्ने काम नगर्नुहोस् उहाँलाई फ्री ह्यान्ड दिनुहोस् उहाँले असारमा जेठमा अधिकतम कोसिस गर्ने सम्भव हुँदैन भने मङ्सिरमा चुनाव गराउनका लागि उहाँलाई त्यो अधिकार दिनुपर्छ भन्ने नेता मै हुँ टेलिभिजन इन्टरभ्यूमा मैले बोलेको छु तपाईँले त्यही टेलिभिजन इन्टरभ्यूको कुरा बैठकमा पनि भन्नुभयो नि होइन भने <clears throat> के छ मेरो धारणा तपाईँले एउटा अर्को सन्दर्भमा बुझ्न खोज्नुभएको हो भने वर्तमान सरकारको सन्दर्भमा हो भने मैले इटालीबाट नै मेरो धारणा बुझ्न खोज्दाखेरि पार्टीका नेताहरूले मैले जवाब पठाएको थिएँ कि अहिलेको सन्दर्भमा यो जुन बाबुराम भट्टराईको नेतृत्वको सरकार हो त्यो राष्ट्रघाती हो त्यो जनविरोधी हो त्यो भ्रष्ट हो र यो सरकार मुलुकको निम्ति बोझ हो यसलाई जति सक्दो छिटो हटाउनु पर्छ नम्बर वान नम्बर दुई यसको विकल्प भनेको राष्ट्रिय सहमतिको पार्टीहरूको नेतृत्वको सरकार हो that is the best option second the third option यदि त्यो सम्भव छैन भने र त्यो म सम्भव देख्दिनँ किनभने माओवादी फिटिक्कै मान्ने पक्षमा छैन आफ्नो बाहेकको नेतृत्वमा स्वीकार गर्ने पक्षमा छैन यो मेरो निष्कर्ष थियो तेस्रो त्यसो हुनाले मैले त्यस्तो अवस्थामा न्युट्रल व्यक्तिको नेतृत्वमा त्यो सरकार बन्नु पर्दछ र त्यो न्युट्रल भनेको अरू न्युट्रल मध्ये पनि मैले धेरैसँग अन्तर्क्रिया गर्दाखेरि के पाएँ भने अब पूर्व प्रधान न्यायाधीश बाहेक अरू कसैको नेतृत्वमा बन्न सक्ने अवस्था छैन थर्ड फोर्थ बहालवाला सिजेको नेतृत्वमा प्रधानमन्त्री प्रयोजन सरकार बन्न हुँदैन त्यो त तपाईँले त एकदमै सार्वजनिक रूपमा भनेको भनेको र भन्नु हुँदैन किन सिद्धान्त आघात गर्छ र त्यही भनेर मैले आउने बित्तिकै the first day the second day I spoke to the television भने मैले त्यसपछि हाम्रो पार्टीको स्थायी कमिटीको बैठक बस्यो गम्भीर डिबेट भयो डिबेटमा हाम्रो स्थायी कमिटीमा पाँच र चारको भोटिङमा पाँचले जानुपर्छ भन्ने निर्णय गरे म लगायतको चार जो अल्पमतमा पर्यो हामीले जानु हुँदैन निर्णय गर्नु तपाईँहरू अल्पमतमा पर्नु भयो परेको त्यस हुनाले जब अल्पमतमा परिसकेपछि पनि पार्टीको निर्णय मान्दिनँ भन्न मिल्दैन म पार्टीको वफादार सिपाही हुँ पार्टीको निर्णय पार्टीमा यति यस्ता विषयमा धेरैचोटि म अल्पमतमा रहेको छु तर अल्पमतमा भएर हामी आतिँदैनौँ अराजक बन्दैनौँ निर्णयको विरुद्धमा जाँदैनौँ त्यसपछि मैले त्यसलाई चाहिँ पार्टीको निर्णय ठिक छ भने पनि भने पनि मैले सार्मिक पनि गरेँ कि पार्टीको जब बहुमतले निर्णय गरिसकेको छ भने म त्यसका विरुद्धमा जानु त हुँदैन अनि दोस्रो पनि पोइन्ट दोस्रो पोइन्ट के थियो भने हाम्रो पार्टीबाट अन्डरस्ट्यान्डिङ भएको थियो कि उहाँलाई सम्झाएर मिलाएर भए पनि यो प्रधान न्यायाधीश पदबाट राजीनामा गराए हुन्छ किनभने विरोध व्यक्तिको विरुद्धमा होइन खिरराज रेग्मीजी व्यक्तिको विरुद्धमा नभएको हुनाले उहाँलाई पूर्व प्रधान न्यायाधीश पदबाट राजीनामा गराए हुन्छ भन्ने कुरामा हाम्रो जेन्टलम्यान्स अन्डरस्ट्यान्डिङ अर्डर भएको हुनाले हामीले चाहिँ त्यसमा अन्डरस्ट्यान्डिङ राख्यौँ अब भनिदिनुहोस् चुनाव अहिलेसम्मको राजनीतिक दल तपाईँलाई सबै नेताहरूको चाहिँ नाडी छाम्नु भएको छ कहिलेसम्ममा चुनाव हुन्छ होला यो नेपालमा होइन चुनावको निम्ति अब समस्याहरू छन् जोखिम छ चुनौती छ त्यो चुनौतीको सामना गर्न सक्ने आठ यो सरकारमा छ छैन पहिलो यो सरकारको आडमा भएका यी चार दलका नेताहरूमा छ छैन दोस्रो व्यक्तिगत रूपमा मेरो कुरा गर्नुहुन्छ भने म त चुनौतीको सामना गर्दै आएको मान्छे म हाम्रो पार्टीबाट असहयोग हुँदा हुँदै पनि चुनौतीको सामना गरेर आएको मान्छे म त त्यसो हुनाले यस्ता चुनौतीहरूको सामना गर्नुपर्छ चुनाव गराउनुपर्छ भन्ने पक्षमा छु बरु ककसका के के मागहरू पुरा गर्नुपर्छ जायज मागहरू जायज मागहरू पुरा गरेर भए पनि मिलाएर समेटेर भए पनि मङ्सिर महिनासम्ममा चुनाव सम्पन्न गर्नै पर्छ यो चाहिँ इच्छा हो है यो चाहिँ तपाईँले भनेको सबैको इच्छा चाहिँ चुनाव चाँडोभन्दा चाँडो हुनुपर्छ भन्ने हो तर कहिलेकाहीँ तपाईँ एकदम स्पष्ट पनि बोल्नुहुन्छ अलिकति यो नेताको कुर्सीबाट बाहिर एउटा राजनीतिक विश्लेषक भएर परिस्थितिको विश्लेषण गरेर भन्नु पऱ्यो भने यो मङ्सिरमा चुनाव गराउने लाइनमा हाम्रा सबै दलहरू हिँडिरहेछन् नेकपा एमाले त हिँड्छ अरू अरू पार्टी सबैको ठेक्का मुलिन्न तैपनि तपाईँ यसो भन्नु पऱ्यो अरू पार्टीको सक्दिनँ किन भन्न सक्दिनँ भन्दा समय अझै धेरै लामो छ यो लामो समयभित्रमा कति उतार चढाव आउने हुन् यसै भन्न सकिँदैन आज आएर चाहिँ त्यो बेलाको कुरा गर्नु भनेको त्यो ज्योतिषीले त्यतिकै पूर्वानुमान गर्नु जस्तो मात्रै हुन्छ भविष्यवाणी गर्नु जस्तो मात्रै म यसरी सोध्छु तपाईँलाई अरू दलहरू पनि चुनावमा जाने चाहनाले हिँडेको जस्तो अहिले हेर्दा तपाईँ देख्नु यत्रो लामो समय बाँकी छ अबदेखि तयारी नगरेर पनि कहिले गर्ने त तयारी किन नगर्ने कति समय लाग्छ हस् हामीसँग धेरै श्रोताहरू पर्खेर बस्नु भएको छ उहाँहरूको विचार सुनौँ सबैभन्दा पहिला म कपिल वस्तुतिर लैजान्छु कृष्ण पोखरेलजी टेलिफोन सम्पर्कमा हुनुहुन्छ कृष्णजी नमस्कार नेपाल चौतारीमा स्वागत छ तपाईँलाई कृष्णजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ म नेपालजीलाई एउटा प्रश्न सोध्न चाहन्छु भन्नुहोस् न तपाईँले जति भाषण गर्नुहुन्छ जति गर्नुहुन्छ युवा शक्तिले नै तपाईँहरूको प्रत्येक निर्वाचनमा राम्रो मत ल्याउनको लागि युवा शक्तिको ठुलो हात रहेको छ र कहिले पनि युवा शक्तिहरूलाई तपाईँहरूले कुनै पनि पार्टीको नेताहरूले अगाडि आउन दिनै दिनुभएको छैन नेतृत्व पङ्क्तिमा आउन दिँदै दिनुभएको छैन तपाईँहरू बुढा पुरानाहरूले मात्र यो नेतृत्व पङ्क्ति लिइराख्नु भएको छ र कहिलेदेखि तपाईँहरूले युवा शक्तिलाई पनि आफ्नो पार्टीको प्रमुखतिर लग्न सक्नुहुन्छ र लैजानुहुन्छ धन्यवाद कृष्ण पोखरेल हुनुहुन्थ्यो कपिल वस्तुबाट अब युवा पङ्क्तिहरूले बिस्तारै तालिम प्राप्त गर्नुपर्छ तालिम प्राप्त नगरिकन कच्चा मान्छेले कुनै पनि कामको जिम्मा लिनु हुँदैन त्यस हुनाले र हामीले विभिन्न तहमा जिम्मा दिँदै आएका छौँ गाउँ तहको बनाएका छौँ अहिलेको चिनको राष्ट्रपति सी जिङपिङ हेर्नुहोस् त युवा उमेरमा उहाँले गाउँको प्रमुख हुनुहुन्थ्यो यहाँको युवा गाउँको प्रमुख बन्न तयार छन् वडाको प्रमुख बन्न तयार छन् हामी बनाउँछौँ ल आउनुहोस् गाउँको शाखा कमिटीको हामी प्रमुख बनाउँछौँ अहिले हामी त्यसपछि इलाकाको प्रमुख पनि बनाउँछौँ हामी हामी त्यसपछि निर्वाचन क्षेत्रको प्रमुख पनि बनाउँछौँ हामी त्यसपछि जिल्लाको प्रमुख पनि बनाउँछौँ हामी अस्ति भर्खरै युवा सङ्घको चुनावमा चुनावभन्दा पहिलेको युवा सङ्घको केन्द्रीय नेतृत्वमा बसेका र यसपटक चुनावमा नउठेकालाई भर्खरै भर्खरै म आफै गएको ठाउँमा बैतडीको जिल्ला कमिटीको सचिवमा ल्याइयो युवाहरूलाई ल्याइरहेका छौँ हामी युवाहरूलाई त्यति मात्रै होइन तपाईँ आफै देख्न सक्नुहुन्छ युवा भर्खरको युवा प्रकाश ज्वाला जस्ता व्यक्तिलाई ठाकुर गैरी जस्ता व्यक्तिलाई हामीले पार्टीको केन्द्रीय कमिटीमा ल्याएका छौँ ल्याइरहेका छौँ भर्खरको युवाहरूबाट मध्ये आएकालाई नै केन्द्रीय सचिव बनाएका छौँ शङ्कर पोखरेल जस्ता मान्छेहरू बनेका छन् कृष्ण पोखरेलजीको यसो आशय बुझ्दा चाहिँ अलि ठुलै ठाउँमा अलि चाँडै युवा पुगे हुन्थ्यो भन्ने आशय हेर्दाखेरि धेरै युवा मन्त्री बनुन् धेरै युवा चाहिँ अध्यक्ष महासचिवमा देखिन् भन्ने हो कि जस्तो लाग्यो त्यो त्यो प्रतिभा देखिनु पर्यो सबैले पत्याउनु पनि पर्यो त्यो खुबी देखाउनु पर्यो जिल्ला तपाईँले चलाउन सक्ने खुबी देखाउनु भयो भने इलाका चलाउने खुबी देखाउनु भयो भने गाउँ चलाउने खुबी देखाउनु भयो भने वडा चलाउने खुबी देखाउनु भयो भने स्वच्छ छवि राख्न सक्नुभयो भने अरूसँग तपाईँले पलाइटली डिल गर्न सक्नुभयो भने सबैलाई समेट्न सक्नुभयो भने तपाईँले पाउनुहुन्छ एउटा कुरा बताइदिनु नेपालजी अब तपाईँले चाहिँ देख्नुभएको अहिलेको जुन प्रक्रियाहरू छ एउटा युवा नेतृत्वको बस ठुलो चलिरहेछ कृष्णजी आइहाल्नुभयो त्यो कुरामा अहिले एमाले भित्र जुन किसिमको संरचना छ नि आफूलाई प्रमाणित गर्दै आउनुपर्ने त्यो एकदमै राम्रो र क्षमतावान व्यक्ति तपाईँले भने जस्तै गाउँ कमिटीमा पुग्यो भने त्यसले स्थायी समितिसम्म आइपुग्नका लागि पदीय जिम्मेवारी महत्त्वपूर्ण पदीय जिम्मेवारी पाउनका लागि कति वर्ष त्यसले पास गर्नुपर्छ होला एउटा तपाईँले सोचेको जस्तै क्षमतावान व्यक्ति त्यहाँ पुग्यो भने त्यस्तो व्यक्तिले दस वर्षमा आउन सक्छ सक्छ भनेपछि दस वर्ष चाहिँ लाग्छ लाग्छ लाग्छ लाग्छ तपाईँले तालिमै नलिकन तपाईँ कसरी तपाईँ अवरात्र आउनुहुन्छ हस् म अर्को श्रोता लिनतिर लाग्छु बुटवलबाट टिकाराम घिमिरी हुनुहुन्छ टिकारामजी नमस्ते हजुर नमस्ते राजनजी हजुर टिकारामजी भन्नुहोस् हजुर माधवजीलाई पनि मेरो तर्फबाट नमस्कार नमस्कार मैले अनि अगाडि तपाईँले भन्नुभएको एउटा कुरालाई अगाडि फेरि पनि जोड्छु जस्तो तपाईँले भन्दै हुनुहुन्थ्यो सरकार ढल्नका लागि पनि दलहरूले असारमा चुनाव गराउन सकिन्छ भन्ने हिसाबले कुरा गरे भनेर नेताहरूले भन्नुभयो अनि त्यसपछि बाबुराम भट्टराईले सरकार छोड्नुभयो भनेर तपाईँले कुरा गर्नुभएको थियो एकतिस लगभग भनौँ न चैत एक गते आउनुभन्दा अगाडिको राति तपाईँहरूले एघार बुझे सहमति गर्दाखेरि चाहिँ असारमा चुनाव हुन्छ भनेर तपाईँका पार्टीका विभिन्न नेताहरूले पनि बोल्नु भएको हो अर्को कुरा जस्तो त्यसभित्र पनि जस्तो भनौँ न तपाईँहरू अब असारमा पनि चुनाव नहुने भएपछि अहिले अब तपाईँहरू एक आपसमा एमाले माओवादी कङ्ग्रेस अब यी सबै दलहरूले चाहिँ अब सरकारको मुख ताकेर बस्ने सरकार चाहिँ तपाईँहरूको मुख ताकेर बस्ने पाराले चाहिँ अब यो दुई हजार चौसठी सालमा चाहिँ संविधान सभाको चुनाव चार पटक सारियो अब चाहिँ आठ पटक सार्ने सम्भावना चाहिँ तपाईँ देख्नुहुन्छ कि हुन्न अब चौसठी सालमा तिन पटक सारियो कि जस्तो लाग्छ मलाई होइन तपाईँले भन्नुभएको समस्या अहिले पनि छ नेकपा एमालेको तर्फबाट हामी सार्दैनौँ तर सार्ने न्यु खोज्ने तत्त्वहरू छन् तपाईँले आशंका गर्नुभएको कुरा सही हो अनि अब <clears throat> मुलुक जब सहमतिको बाटोमा गइरहेको छ भने त्यस्तो अवस्थामा सहमतिलाई बिथोल्ने ढङ्गले त हामी जान सक्दैनौँ हामीले हुने कुरा गर्नु पर्यो तर जनताले चिन्नु पर्यो सधैँ चाहिँ ढिलाइ गर्ने सधैँ न्यु मात्रै थाप्ने सधैँ समस्या मात्रै सृजना गर्ने यस्ता शक्तिहरूलाई जनताले किन भोट दिन्छन् किन तिनीहरूलाई चाहिँ वास्तवमा उठाउँछन् जति जनतालाई दुःख दिएको दिएकै छ सताएको सताएकै छ लुटेको लुटेकै छ अनि तिनै लुट्नेहरू झुठो बोल्नेहरू ढाँट्नेहरू छलछाम गर्नेहरू तिनीहरूले नै अब मौका पाउँछन् प्रश्रय पाउँछन् यो स्थितिलाई जनताले राम्ररी मनन गर्नुपर्छ भन्ने मलाई लाग्छ अब तपाईँले उम्मेद्वारको कुरा पनि उठाइहाल्नुभयो म गएको केही दुई तिन हप्ता अगाडि पुराना आयुक्तज्यूहरूसँग गफ गर्दै थिएँ निर्वाचन आयुक्तज्यूहरूसँग त्यसमध्येमा महत्त्वपूर्ण जिम्मेवारीमा अहिले पनि पर्नु भएको छ उहाँले के भन्नुभएको थियो भने निर्वाचन आयोगले चाहिँ उम्मेद्वारको चाहिँ क्षमता र क्वालिफिकेसन के के हुनुपर्छ भनेर स्पष्ट गरेको एउटा डकुमेन्ट चाहिँ बुझाएको छ सरकारमा तर त्यो संसदबाट पास भएन भनेर भन्नुभयो भनेपछि हामीले निर्वाचनमा जाने उम्मेद्वारहरूमा यति यति कुरा चाहिँ हुनैपर्छ यो यो कुरा चाहिँ हुनु नै हुँदैन भनेर एउटा राम्रो व्यावसायिक अभ्यास बनाउने ठाउँ तोक्ने कुरामा चाहिँ पनि सहमति जुट्दैन है यो देशमा बडो गाह्रो छ हेर्नुहोस् यहाँ भ्रष्टलाई कारवाही गर्नै गाह्रो छ अहिले सुन्दै हुनुहुन्छ कि फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई पनि चुनावमा उठ्न दिनुपर्छ छ वर्षको सजाय भोगिसकेको छ भन्ने खालको कुरा आउन थालिएको जबकि भारत जस्तो मुलुकले टोटल बन्देज लगाइदिएछ भ्रष्ट पतित त्यस्ता खालका तत्त्वहरूलाई मौका दिने हामीले निर्वाचन राजनीति जस्तो स्वच्छ ठाउँमा त्यस्तै हामीले राज्यका त्यस्ता निकायहरूमा विवादास्मान पदमा चाहिँ मान्छेहरूलाई ल्याउन खोजिरहेका छौँ मापदण्ड नामका चिजहरू पनि छैनन् यो सबै देखेर तपाईँलाई पनि मलाई पनि दिक्क लाग्ने गर्दछ यसरी यो टोटल यो मुलुकमा ओभरहोलिङ गर्ने बाहेक अर्को उपाय छैन मेरो यो निष्कर्ष हो यहाँ जम्मै यस्ता गलत प्रवृत्तिका बाहकहरू विभिन्न ठाउँमा बसेका छन् तिनीहरू नै अवरोधको रूपमा रहेका छन् यसमा यहाँ मेजर अपरेसनको आवश्यकता छ अब मैले हेर्दा मलाई दिक्क लाग्छ तर म गर्न सक्ने ठाउँमा छैन तपाईँलाई पनि दिक्क लाग्छ तर तपाईँ प्रधानमन्त्री पनि हुनुभयो भनेपछि त ठुलो पदमा पुगेर गर्न ठाउँमा तपाईँ समय ठाउँमा पुगेर मात्र हुँदैन छ हुँदो रहेनछ अनुकूलता पनि चाहिन्छ बहुमत त चाहियो नि तपाईँलाई बहुमत भएन भने तपाईँ बहुमत हुनु भएन भने तपाईँले कम्प्रोमाइज गर्नु पऱ्यो परेन तपाईँको हातमा संविधान संशोधन गर्ने तपाईँको हातमा कानुन बनाउने कानुन संशोधन गर्ने शक्ति त हुनु पर्यो अनि अब अरू पार्टीहरूले तपाईँलाई दिइरहेका छन् भने जनतालाई बताउनु त पर्यो तपाईँले कि मैले गर्न खोजे मैले गर्न चाले फलानले बाधा खडा गरे कि साँचो कुरा पनि नबताएर खोइ भनेर भन्ने भन्नु पर्यो नि तपाईँको सङ्कल्प देखिनु पर्यो तपाईँको इनिसिएसन देख्नु पर्यो तपाईँको प्रयत्न देखिनु पर्यो जम्मै देखिसकेपछि पनि हुन नसक्ने कारण के रहेछ भन्ने कुरा बुझ्नु पर्यो तपाईँलाई बलियो बनाउने किसिमको अनुकूलता सृजना गर्नु पर्यो केही श्रोताहरूले आफ्नो विचार लेख्नु भएको छ फेसबुक ट्विटर एसएमएसहरूमा म केही सुनाइहाल्छु भुवन खोलालजीले फेसबुकमा हामीलाई के भनेर लेख्नुभयो भने नेकपा एमाले कहिले आफ्नो एजेन्डा स्पष्ट पार्छ बताइदिनु पर्यो कहिले यो माओवादी नजिक टुनिन्छ कहिले यो काङ्ग्रेस नजिक टुनिन्छ हुन त मैले यसभन्दा अगाडि पनि दुई वर्ष जति अगाडि होला डेढ वर्ष जति अगाडि तपाईँसँग यही स्टुडियोमा बसेर गफ गरेको थिएँ यही प्रश्न आएको थियो यो एमा माओवादी र कङ्ग्रेस बिचको द्वन्द्वमा फाइदा खाँदै आएको जस्तो एमालेलाई देखियो एमाले कम्युनिस्ट हो कि प्रजातान्त्रिक हो अनि त्यसपछि एमालेको एजेन्डा के हो स्पष्ट भएन भनेर लेख्नु त्यो बेलामा पनि मैले जवाब दिएको थिएँ उहाँ अझै दुई वर्षसम्म घुमिरहनु घुमिरहनु पछि किनभने बाहिर जे जे हल्ला चल्छन् त्यसैको पछि पछि लाग्नु भएको छ म यो सोध्न चाहन्छु गणतन्त्रको एजेन्डामा सुरुदेखि अन्तिम समयसम्म सुरुदेखि भनेको दुई हजार बासठी सालको साउन महिनादेखि भन्छु म त्योभन्दा पहिले भन्दिनँ किन बासठी सालको साउन महिनामा जब हाम्रो पार्टीले निर्णय गर्यो त्यो निर्णय गरेपछि यो एजेन्डामा दृढताका साथ उभियोको काङ्ग्रेसलाई ल्यायो कसले गणतन्त्रमा अरू पार्टीहरूले ल्यायो गणतन्त्रमा कसैले ल्याउने मात्रै होइन नेसन वाइड मास मोबिलाइजेसन गर्ने काम इनिसिएसन कसैले लियो म धावाका साथ भन्छु यो नेकपा एमाले गर्यो हामीले गर्यौँ र प्रमाणको रूपमा बुटवलमा हामीले पहिलो सङ्घ घोष गर्यौँ लाखौँ मासलाई मोबिलाइज गर्यौँ सिङ्गो देशमा तरङ्ग पैदा गर्यौँ दोस्रो कुरो सङ्घीयताको एजेन्डा त्यो संघीयताको बारेमा राज्यको पुनः संरचना सम्बन्धी आयोग नेकपा एमाले गठन गर्यो त्यसको संयोजक म आफै भएँ दुई हजार बासठी सालको साउन महिनामा म मिति त्यति सहित भन्छु र त्यसपछि राज्यको संरचना गर्नुपर्छ भन्ने कुरालाई आवश्यकता महसुस गर्दै हामी त्रिसठी सालको साउन महिनामा हामीले निर्णय गर्यौं डकुमेन्ट अगाडि सार्यौँ पहिचानका पाँच र सामर्थ्यका चार आधार त्यसैमा अगाडि सार्यौँ र हामीले सङ्घीय राज्यका विशेषताहरू त्यो सङ्घीय राज्य गठनका आधारहरू त्यही ठाउँमा अगाडि सारेको जसलाई संसदका समितिहरूले ग्रहण गरेको कुरालाई कि हामी अरूको एजेन्डामा बगेका छौँ तेस्रो कुरो धर्मनिरपेक्षताको बारेमा कसले उठायो यसको जवाब कसले दिने चौधौँ कुरो जबसम्म हामीले नीति लियौँ राजासँग सहकार्यको सहकार्यका साथ गयौँ बेइमानी गरेनौँ जबसम्म जबदेखि राजासँग सङ्घर्षको नीति अवलम्बन गऱ्यौँ सङ्घर्ष र एकताको तहमा गयौँ तर जब त्योभन्दा अगाडि बढेर एकता होइन सङ्घर्ष र निषेधको नीतिमा गयौँ निषेधको बाटोमा लाग्यौँ हामी अरूको पछिमा लागेका छैनौँ एउटा व्यक्ति विशेषले के भन्छ छोडिदिनुहोस् संस्थागत रूपमा मूलत नेकपा एमाले जनताको बहुदलीय जनवादको मान्यतामा उभिएको छ राष्ट्रियताको सवालमा लोकतन्त्रको सवालमा सामाजिक आर्थिक रूपान्तरणको सवालमा यी सबै सवालमा नेकपा एमालेका आफ्ना विशिष्ट पहिचान रहेका छन् त्यही पहिचानको आधारमा सडचालिस सालको संविधान बनाउँदाखेरि त्यहाँ राखेको फरक मतलब प्रस्तुत गर्दाखेरि फेरि घुमिफिरिकन दुई हजार त्रिसठी सालमा आउँदाखेरि केही हामीले राखेको फरक मत मतदान भण्डारीले अगाडि सार्नु भएको र म संविधान सभा संविधान आयोगमा संविधान निर्माण संविधान सुझाव आयोगमा बस्दाखेरिको राखेको छ बुझे फरक मत त्यही फरक मतका कुराहरूलाई दुई हजार त्रिसठी सालमा हामीले अन्तरिम संविधान यो संविधानमा अन्तरिम संविधानमा मिलाउँदाखेरि हामीले त्यही संसदमा पास गरेका कुराहरूबाट के देखिँदै देखिन्छ भने नेकपा एमालेको आफ्नो अडान छ डेमोक्रेटिक भएको हुनाले मान्छेले काङ्ग्रेससँगको नजिक भन्दा होला नि तर काङ्ग्रेसको मात्रै होइन डेमोक्रेटिक डेमोक्रेसी एमाले त्यसको प्रवक्ता हो भने हाम्रो धारणा छ राष्ट्रियताको बारेमा भ्रम थियो माओवादीप्रति राष्ट्रियताको प्रतीक हामी छौँ आमूल परिवर्तनको बारेमा भ्रम थियो माओवादीप्रति आमूल परिवर्तनको पक्षमा हामी दृढ छौँ त्यसो भएको हुनाले मान्छेलाई के पर्न सक्छ भने माओवादीको नजिक हो कि काङ्ग्रेसको नजिक हो कि मधेसी पाहरूको हित बोल्ने हुनाले फोरमको नजिक हो कि अनि त्यसपछि दलितको नजिक भएको हुनाले दलितवादवादी भयो कि जनजातिको नजिक भएको हुनाले जनजातिवादी भयो कि भन्ने मान्छेलाई भ्रम पर्न सक्छ तर नेकपा एमाले त्यस्तो पार्टी हो जसले सबैलाई समेट्छ तर देश र जनताप्रति प्रतिबद्ध छ यति विषयहरू त्यसमा समेटिक पालेपाल छिचोल्दै गर्ने आजको कार्यक्रममा भ्याउँदैन तर मेरो इच्छा चाहिँ के भने एउटा भुवन कोलालजी मात्रै होइन धेरै मान्छेहरूले बेला बेलामा नेकपा एमालेको अडान प्रति प्रश्न उठाएका छन् तपाईँले भनेको जस्तै स्पष्टता सबैतिर छाओस् र छाउनेतिर एमा नेकपा एमाले लागोस् म अरू केही कुरा सुनाउँछु श्रीकृष्ण पौडेलजीले विरतनगर छ जुम्ला रोडबाट सुर्खेतबाट हामीलाई के भनेर लेख्नुभयो एसएमएसमा भने निर्वाचन आयोगले पनि चुनाव गराउन आनाकानी गरिरहेको जस्तो लाग्यो असाढमा होस् कि मङ्सिरमा तर छिटोभन्दा छिटो निर्वाचन चाहिँ हुनै पर्यो भनेर लेख्नुभयो अर्को एकजना श्रोताले पनि एसएमएस लेख्नु भएको छ एमाले कहिले पनि कुनै कुरामा एउटा निर्णय नै लिन सकेन अर्को कुरो आफू प्राइम मिनिस्टर बेला नि केही नगरेर अहिले बचावट कसरी गर्ने भनेर भन्छु भन्नुहुन्छ ल म चुनौतीका साथ तपाईँलाई बहसमा आउनको लागि म आह्वान गर्छु र मसँग म दस्तावेज राखेर तपाईँ पनि दस्तावेज लिएर आउनुहोस् म तपाईँलाई भन्न चाहन्छु कि यो देशमा घरबार विहीनहरूको निम्ति आवास कार्यक्रमको पहिलो सुरुवात गर्ने प्रधानमन्त्रीको जनता आवास कार्यक्रमको अभियान चलाएर सुरु गर्ने मान्छे म किनभने यही पार्टीको म प्रधानमन्त्रीको रूपमा पार्टीको महासचिवको हैसियतले जब एकाउन्न सालको सरकार चलाउँदाखेरि हामी वृद्धहरूको निम्ति हामीले भत्ताको व्यवस्था गऱ्यौँ सारा गाउँको विकासको निम्ति नौसको अभियान त्यसपछि आफ्नो गाउँ आफै बनाऊ अभियान सुरु गर्नु त्यति मात्रै होइन त्यसको निरन्तरताको रूपमा हामीले सुकुम्बासी दलितहरूको निम्ति घरबार विहीनहरूको निम्ति सुरुवात तिन जिल्लाबाट गऱ्यौँ जनता आवास योजना हामीले युवाहरूको निम्ति युवा नीति युवा परिषद मात्रै होइन युवा स्वरोजगार कोषको अलग व्यवस्थापन मेरै पालामा सुरु भयो रोजगारदाता रोज लगानीकर्ताहरूको निम्ति आकर्षित कसरी गर्ने भन्ने बारेमा हामीले अब एउटा बोर्ड इन्भेस्टमेन्ट बोर्डको गठन गर्नुपर्छ प्राइम मिनिस्टरको नेतृत्व भन्ने कुराको इनिसिएसन मेरै पालामा भयो त्यति मात्रै होइन तपाईँले सिरिज लिनुहुन्छ भने महिलाहरूको निम्ति बालबालिकाहरूको निम्ति त्यसपछि अपाङ्गहरूको निम्ति मुस्लिम परिवारका छोरीहरूको निम्ति दलितका छोरीहरूको निम्ति कर्णाली प्रदेशको निम्ति विपन्न समुदायको निम्ति यी सबै गर्ने कुराहरू त आफ्नो ठाउँमा छन् एकदम म सिलसिलाबद्ध ल्याउनेछु त्यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता सबैले महसुस गरेको हो पर्यटनलाई उच्चतम प्राथमिकता दिनुपर्छ सबैले भन्ने गरेको हो तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको अन्तर्राष्ट्रिय विमानस्थल कहाँ बनाउने कसैले फैसला गर्न सकेका थिएन कसैले कसैले र मैले आएर निजगढमा विमानस्थल बनाउनुपर्छ भन्ने कुराको फैसला गरे दावाका साथ भन्छु मैले त्यसपछि काठमाडौँदेखि लिएर त्यहाँ निजगढसम्मको बाटोलाई फास्ट ट्र्याक रोड मेरै पालामा शिलान्यास मात्रै होइन आर्मीलाई जिम्मा दिएर ट्र्याक खोल्ने काम पनि मैले गरेँ त्यति मात्रै होइन पोखरा लुम्बिनीमा पनि अर्को दुईवटा इन्टरनेसनल एयरपोर्ट रिजनल तहको एयरपोर्ट बनाउने निर्णय मेरै पालामा भयो राईको पुरै हुलाकी राजमार्गको आठ सय किलोमिटर भारत सरकारको सहयोगमा बाटो बनाउने एग्रिमेन्ट मैले गरेँ चीन सरकारसँग मैले कुराकानी गरेर सबभन्दा बढी सहयोगको प्याकेजहरू मात्रै ल्याएको होइन म त मध्य पहाडी राजमार्गलाई उच्चतम प्राथमिकता प्राथमिकता दिएर शुक्रजी टेलिफोन समस्या आयो म चितवनतिर लाग्छु टेकबहादुर भण्डारी फर्केर बस्नु भएको छ टेकबहादुरजी नमस्ते टेकबहादुरजीको टेलिफोनमा पनि समस्या आयो हामीसँग म चन्द्र जैसी हुनुहुन्छ होम्लाबाट हुनुहुन्छ महजी नमस्ते हजुर नमस्कार नेपाल जतिमा स्वागत छ महजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ नेताजी नमस्कार नमस्कार अनि मङ्सिरमा मेरो प्रश्न है हजुर अहिले मङ्सिरमा चुनाव हुने चर्चा परिचर्चा छ होइन हजुर तर कर्णाली अञ्चलका अधिकांश मानिसहरू हजुर आफ्ना आर्थिक जोगका लागि छिमेकी देश भारतमा काम गर्न जान्छन् र यस समयमा हिमाली क्षेत्रका मानिसहरू जाडो छल्न तराईतिर झर्ने गर्छन् होइन अनि मङ्सिरमा चुनाव हुने चरिचर्चा चलिरहेको बेलामा यो प्रभावकारी होला र चुनाव मङ्सिरमा मेरो प्रश्न हो होइन यहाँले भन्नुभएको कुरा हामी लाई पनि छ त्यो चिन्ता छ त्यसो मङ्सिरको पाँच गते भन्दा पर जानु हुँदैन भने मलाई व्यक्तिगत रूपमा लागेको पनि छ जातिको अन्तिम हप्तासम्ममा गर्न सके भने सबभन्दा राम्रो नभए पनि मङ्सिरको तिन गतेसम्म गर्दाखेरि त्यति चर्के जाडो हुँदैन कि यसपटक अलिअलि जाडो भए पनि मान्छेले चाहिँ बसेर चुनावमा भाग लिएर अनि भोट खसालेको भोलिपल्टहरू निर्वाचनको घोषणा त्यो मतदानको घोषणा भइसकेपछि भोलिपल्टदेखि पाहाडबाट तल तराईतिर झरे हुन्छ तराईतिर गए हुन्छ भन्ने आग्रह गर्न चाहन्छु है हामीसँग अरू केही श्रोताहरूले के भन्नुभएको छ भने एसएमएसमा नवराज ओलीजीले रुकुमबाट नेपालको छोटो रूप एनसी टाइपको स्प्रेस धेरै पाँच पाँच शून्य शून्यमा के भनेर पठाउनु भयो भने तपाईँहरू नहुने कुरा किन गर्नुहुन्छ असाढमा हुन्छ भन्नुभयो होइन मङ्सिर गयो मङ्सिरमा हुँदैन भने अहिले भनिदिनुहोस् अर्को मिति तोकौँ हुने मिति तोकौँ भन्नुहुन्छ अब मैले <coughs> यदि चुनावहरू प्राय मैले सुनेको थिएँ सिङ्गापुरमा पन्ध्रदेखि एक महिनाको समयभित्र चुनाव गर्दोरहेछ उनीहरू सबै हिसाबले अपडेटेड अपडेटेड छ हाम्रै मद्दत तपाईँको आधा उधी छुट्या छ हामी कहाँ चाहिँ नै हामी कहाँ पनि एक महिनाभित्र गर्न सकिन्छ हाम्रो देशको स्टेटलाई हेर्ने हो भने मतदाता नाम अपडेट गर्नलाई एक महिनाको मैले कुरा गरिरहेको छु निर्वाचन आयुक्तहरूसँग कुरा गर्दाखेरि उहाँहरूले एक महिनाको समय माग्नु डेढ महिनाको समय लाग्न पुग्दछ तर अब हामीले इलेक्ट्रो इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गर्न सक्यौँ भने त्यस्तो अवस्थामा चाहिँ त्यो पनि नलाग्ने स्थिति बन्न सक्दछ अब यी सबै जो हो कति गर्न सकिन्छ अब हामी कहाँको भिडम्बना के छ भने हाम्रा संवैधानिक निकायहरू अधिकारी विहीन हुन्छन् हाम्रा स्थानीय निकाय जन जनप्रतिनिधि विहीन अवस्थामा रहन्छन् हामी कहाँ अस्तव्यस्तता छ कानुनी शासनको अभाव छ जो सत्तामा बसेका छन् तिनीहरू नै अराजकताको पूर्ण गतिविधि गर्छन् र काम गर्छन् यी सबै हाम्रा सामु रहेका चुनौती हुन् तर यसका बावजुद पनि चुनाव छिटो किन गर्नुपर्छ भने देशमा यो संक्रमणकाल लम्बियो र जति लम्बिँदै जान्छ त्यति अराजकता बढ्दै जान्छ त्यति धेरै भ्रष्टाचारहरू बढ्दै जान्छन् त्यति आर्थिक विकासका गतिविधिहरू सङ्कुचित हुँदै जान्छ धेरै दुःख पाउँछन् देशको चाहिँ देश कमजोर हुँदै जान्छ त्यस हुनाले छिटो गर्नु हामी सबैको हितमा छ भन्ने कुरामा हाम्रो बढ्ता जोड पनि हो हाम्रो हुटहुटी पनि हो छविरमन अधिकारी हुनुहुन्छ सिना मङ्गल काठमाडौँबाट हुनुहुन्छ छविरमणजी नमस्ते नमस्कार सर केही छैन पर्खाइ <laughs> पनि एक प्रकारको मजै हुन्छ सर्वप्रथम तपाईँहरू सबैलाई रामनवमीको शुभकामना आज माधव नेपालजीसँग कुरा गर्न पाइएको छ सत्य बोल्नु होला किनभने आज सत्य बोल्ने दिन हो आलो <clears throat> हेर्नुहोस् राजनीति गर्ने मान्छे या नेताहरूले राम्रो काम गरे ताली पाउँछन् नराम्रो काम गर्दा गाली पाउँछन् अब तपाईँहरूले ताली पाउने काम त केही गरे जस्तै लाग्दैन एमालेको रणनीति कस्तो भने बिचमा बस्ने दाहिनेले के भन्छ अनि बायाँकोले के भन्छ त्यसपछि कता फाइदा हुन्छ त्यतैपट्टि लाग्छ यो प्रश्न भइसकेको कुरा हो अडान चाहिँ छैन म तपाईँलाई एउटा कुरो के सोध्न चाहन्छु भने चुनावको लागि चुनाव मात्रै गर्न तम्सेर केही पनि हुँदैन हिजो संविधान सभा के कारणले असफल भयो त्यो स्टेटमेन्ट तपाईँहरूले जारी गर्नु भएको छैन तलब भत्ता त राम्रै गरी पचाउनु भयो औपचारिक हिसाबले हामीहरूले के कुरामा विमति भयो र अवसान भयो त्यसको जानकारी पाएको छैनौँ तपाईँहरूलाई थाहा छ ती कुराहरू को बारेमा एउटा आधारभूत समझदारी कायम नगरिकन फेरि संविधान सभाको निर्वाचन गरेर मुलुकलाई भडखालामा हाल्नु मात्रै हो के संविधान सभाको निर्वाचन गरेर अब यो मुलुकले संविधान पाउँछ भन्ने कुराको ग्यारेन्टी मेरो ठुला दलहरू चाहिँ गर्न सक्नुहुन्छ हस् तपाईँ महत्त्वपूर्ण म त्यसमा आउँछु एकैछिन अछामको साथी पर्खेर बस्नुमा धेरै टाढा पर्छ काटिने जम्मा अलर्दिक हुन्छ त्यस कारण म लिइहाल्छु उहाँको कुरा कृष्ण भण्डारीजी हुनुहुन्छ अछामबाट कृष्णजी नमस्ते नमस्कार धेरै पछि नेपाल चौतारीमा आउनु पाइयो खुसी लागेको छ अनि हाम्रो नेपाल सरलाई पनि नमस्कार नमस्कार नमस्कार नेपाल सर मेरो एउटा चाहिँ एकदम महत्त्वपूर्ण प्रश्न नेकपा एमालेको लागि हजुर अहिले नेकपा एमालेबाट चाहिँ मधेसी नेताहरू चाहिँ प्रायः जस्तो सबै बाहिरतिर जानुभएको छ चुइटेर जानुभएको छ होइन अब यो चाहिँ भएको अब अहिलेको हालको परिघटनाले नेकपा एमालेलाई चाहिँ अहिलेको स्थितिमा के असर पारिरहेको छ अनि भोलि चाहिँ के असर पार्ला र नेकपा एमालेको राजनीति चाहिँ मधेसमा चाहिँ के होला यो चाहिँ प्रश्न पारिदिनु हस् धन्यवाद कृष्ण भण्डारीजी अचम्मबाट म पालै पाल आउँछु पहिलो प्रश्न अघि एउटा अर्को एउटा उदाहरण भयो एकजना सिना मङ्गलको श्रोतालाई पनि त्यस्तै लाग्दो रहेछ यो अझै छिचोल्न बाँकी छ नेकपा एमालेको लागि त्यो एउटा चुनौती हो त्यसभन्दा पछाडि उहाँले भन्नुभयो अहिले एउटा विवाद छ आज हामी नयाँ चुनावमा जाँदैछौँ के का लागि त्यसले नयाँ संविधान दिन्छ कि दिँदैन भन्ने कुराको ग्यारेन्टी कसरी हुन्छ भनेर सोध्नुभयो अब हेर्नुहोस् यो हाम्रो मिडियाले पनि मिडियाकै मान्छेको बुझाइ प्रश्न छैन मैले एउटा अस्तिको एउटा पत्रिकामा मेरो बारेमा लेखेको पढेका थिएँ मलाई बडो अचम्म पनि लाग्यो दिक्क पनि लाग्यो म सोधेर भेरिफाई गरे हुन्थ्यो अनभेरिफाइड कुराहरू अतथ्य कुराहरू राख्दाखेरि अनि मान्छेलाई चाहिँ बडो चित्त दुखेर आउँछ म आफै भन्छु तपाईँहरूलाई कि म चुनौतीका साथ भन्दैछु त्यो सङ्कटको बेलामा माओवादीको चुनौतीको सामना गर्ने व्यक्ति म हुँ मैले गरेँ कैलालीमा सोह्र हजार मान्छेले जङ्गल कब्जा गर्दाखेरि स्विप आउट गर्ने मान्छे म हुँ हतियार बोकेर विभिन्न ठाउँमा हिँड्ने माओवादीका लडाकाहरूलाई समातेर मुद्दा चलाउने मान्छे म हुँ कहीँ खुट्टा कमाइन तीन पटक काठमाडौँ घेराउ मात्र कब्जा गर्न खोज्ने माओवादीलाई यहाँबाट रिपल्स ब्याक गर्ने मान्छे म हुँ अनि कसरी हामी खुट्टा कमायौँ त्यत्तिकै चाहिँ यो केही पनि अडान छैन कुरा फेर्छ कहाँ फेऱ्यौँ हामीले त्यस हुनाले कुरा फेऱ्यौँ मैले गणतन्त्रको सवालमा निर्णय लिइसकेपछि कहिले बाहेक भयौँ मैले अघि जवाब दिएँ फेडरलिजमको बारेमा हामीले अडान लिइसकेपछि कहिले बाहेक भयौँ भएको चाहिँ के होला भने अब यसमा म त्यति मान्दछु बेला बखतमा कतिपय कुराहरू कन्फ्युजिङ भएको हुनाले जस्तै तपाईँ जस्तो वरिष्ठ नेता आएर चाहिँ होइन यो प्रधान न्यायाधीश र प्रधान प्रधानमन्त्री जस्तो नेतृत्व एकैजना मान्छे लिनु हुँदैन भनेर बोलेपछि धेरै मान्छेको लागि आधिकारिक धारणा के भयो भन्दा नेकपा एमालेको माधव कुमार नेपालले बोलेको भनेपछि त्यही भयो अनि पछि तपाईँहरू हुन्छ भनिदिनु तर मैले भने पार्टीको सिस्टममा बस्ने मान्छेले पाँचजनाको बहुमतले निर्णय गर्यो र हामी चारजना मान्छे अल्पमतमा पर्यौँ भने मैले कि अनुशासनहीन भएर बोलेर हिँड्नु राम्रो हुन्थ्यो मलाई बताइदिनुहोस् यति वर्ष चला बसेको एमालेको यो विषय छिचल्नु अझै धेरै समय लाग्छ टाइम जाँदै जाला अर्को एउटा प्रश्न सोध्नुहोस् कि त श्वेत पत्र कि त किन बनेन भन्ने कुराको जवाब केही न केही लिएर त नयाँ संविधान सभाको चुनाव घोषणा गर्नु पर्यो अघि अघि भन्नु कुरा म जान चाहन्छु कि संविधान सभाको चुनावको विकल्प के भन्ने कुरा आउनु पर्यो पहिलो त हाम्रो देश यस्तो सागरमा फँसेको छ त्यो भवसागरबाट उम्का उम्काउने उचित उपायको खोजी गर्नै पर्छ अब हामी संविधान सभामा गयौँ संविधान सभाबाट चुनाव संविधान बनाउने बाटोमा गइसकेपछि त्यहाँबाट ब्याक हुन सक्ने अवस्था छैन यो कुनै एउटा व्यक्ति दुईटा व्यक्तिको चाहनाले पनि भएन अब हिजो संविधान सभाबाट संविधान किन बन्न सकेन यसको एउटै मूल कारण हो त्यो मूल कारण मा एकीकृत माओवादी सबभन्दा ठुलो पार्टी बन्नु उसलाई चुनावमा जिताउनु त्यो नै मूल कारण हो र संविधान सभा चुनावमा र माओवादीलाई यो प्रोसेसमा ल्याउँदाखेरि हात हतियार सहितको माओवादीलाई यी सबै प्रक्रियामा सहभागी गराउनु त्यो तपाईँहरूले गर्नुभयो त्रुटि अब यसमा त हामी पनि पर्छौँ हामी पनि पर्छौँ नपर्ने होइन तर यहाँ व्यक्ति व्यक्तिलाई म अरूलाई दोष दिएर चाहिँ पुग्न चाहन्न हामी पनि कति परिबन्धमा पऱ्यौँ कति बाध्यतामा पर्यौँ कतिपय चुनौतीको सामना गऱ्यौँ हाल्ने पनि परे कि चुनौतीको सामनामा पऱ्यौँ कि हामीलाई पनि धम्काइयो कि यी हामीलाई पनि शान्ति विरोधी भन्ने आरोप लाग्छ कि डरले हामीलाई पनि काम गर्यो कि काङ्ग्रेसभित्रको भूमिकाले एमालेको साइज घटाउँ भन्ने त्यसले पार्यो कि त्यो थाहा भन्न सकिँदैन तर कुरा के हो भने त्रुटि खोज्दाखेरि अहिले त सच्याउनु पर्यो माओवादी पार्टीलाई त्यो बेलाको चुनावमा तिन नम्बर पार्टीमा राखेको भए संविधान पनि बन्थ्यो र सबै चिजहरू मिल्थ्यो पनि या म प्रधानमन्त्री भइरहेको बेलामा मेरो सरकारलाई सबैले पूरी रूपमा अरूले साथ दिएका हुन् एमाले भित्रबाट पनि पुरै साथ भएको भए यी जम्मै प्रक्रिया हुन सक्थ्यो भने मेलाई अझै पनि लागेको छ केही पनि जवाफ नआइकन सहमतिमा एउटा श्वेत पत्र केही अब के हुन्छ भन्ने कुरा जवाब आउनु पर्यो कि भन्ने त्यो त्यो त्यो एकदम सही सुझाव हो त्यसको बारेमा हामी विचार गरौँ अघि म एउटा प्रश्नको जवाब दिउँ मधेसी जति सबै एमाले पार्टी छोडेर गएका छैनन् हाम्रो पार्टीभित्र अझै पनि तपाईँलाई थाहा हुनुपर्छ डाक्टर बंशीधर मिश्र पनि मधेसी समुदायकै हुन् लालबाबु पण्डित पनि मधेसी समुदायकै हुन् रघुवीर महासेठ पनि मधेसी समुदायकै हुन् शत्रुघ्न महतो पनि मधेसी समुदाय त्योभन्दा पनि अझै अगाडिबाट Dharmanath Shah politburo member उहाँ पनि मधेसी समुदायकै हुनुहुन्छ रामचन्द्र शाह हुनुहुन्छ श्रीप्रसाद शाह हुनुहुन्छ योगनारायण यादव हुनुहुन्छ रामचन्द्र यादव हुनुहुन्छ गङ्गालाल यादव कतिजनाको नाम लियो यी सबै हाम्रो पार्टीको पोलिट ब्युरो केन्द्रीय कमिटीका सदस्य मात्रै होइन धेरै केन्द्रीय निकायमा हुनुहुन्छ एकजना मान्छे जाने बित्तिकै एमआईबाट सबै मधेसी गए प्रश्न चाहिँ के हो भने नि माधव नेपालज्यू रामचन्द्र झा जसले सिङ्गो वर्ष तपाईँको अरू बसिरहेका छन् एकदम राम्रो कुरा तर सिङ्गो वर्ष यही पार्टीमा बस्छु र गर्छु भनेर बसेको व्यक्ति मलाई चाहिँ बस्न नदिएर मलाई बस्न टिक्न नसकेर म निस्किएँ भन्ने कुराले एमालेलाई माया गर्नेहरू र एउटा राजनीतिक दललाई माया गर्ने सबैको मुटु त दुख्छ नि त्यही दुखाइको प्रश्न अब माओवादीले मलाई सचिव दिने भए माओवादीले मलाई स्थायी कमिटी दिने भए माओवादीले मलाई उपाध्यक्ष बनाउने भए भनेर कोही जान्छ भने अर्को कुनै सानो दलले म हामी सौ भन्छ त्यो पदकै निम्ति कोही मर्छ भने अनि तपाईँ के गर्न सक्नुहुन्छ सुन्नुहोस् अनि चिनिया कम्युनिस्ट पार्टी चिनिया कम्युनिस्ट पार्टीको जुन महासचिव हो फर्स्ट त्यसको के भन्छन् फाउन्डिङ सेक्रेटरी जनरल सन्तोष तिनी नै कम्युनिस्ट पार्टीको बाधक हुन पुगे समस्या हुन पुगे भड्काउमा परे तिनलाई फाल्नु पर्यो उनलाई कारवाही गर्नु पर्यो उनी पन्छिए त्यहाँका पटि कतिपय महासचिवहरू पतित भएर गए पलायन भएर गए के आन्दोलन रोकिन्छ केही जनजाति नेताहरूले पनि छोडे एउटा चाहिँ एउटा यो जनजाति मधेसी नेताहरूलाई चाहिँ समेट्न सकेन कि भन्ने प्रश्न आइरहेको हुँदाखेरि यहाँ केही धेरै श्रोताले सोध्नु भएको छ अब एमालेको जनजाति र सङ्घीयता को सोचाइ के हो भनेर होइन हाम्रो पार्टीभित्र पृथ्वी सुब्बा गुरुङदेखि लिएर सुभाष नेमाङसम्मका यी जम्मै फेरि म जनजाति नेताहरूको नामको त अगाडि साह्रो एमाले पार्टीको एकदम दृढताका साथ अगाडि बढेका योद्धाहरूको नाम केही जरुरी छैन केही व्यक्तिहरू जानुभयो उहाँहरूले चाहिँ अब गलत धारणा बोक्नु भएको छ जातीय राज्यको मान्यता बोक्नु भएको छ त्यो जातीय राज्यमा जात जातको आधारमा राज्य बाँड्ने कुराले देश टुक्रिन्छ यो माओवादीको लहे लहीमा लागेर बिजोग भएको छ धेरै मान्छेको माओवादीमा गएर मान्छे पस्ताउन थालेका छन् देश टुक्याउने मान्यता त्यो माओवादी पार्टीले बोकेको छ जातीय संहिताको वकालत गर्दछ आत्मनिर्णयको अधिकारको नाममा देश टुक्र्याउन खोजिरहेको छ उसले जातीय चाहिँ अग्राधिकारको नाममा एउटा जातलाई अग्राधिकार दिने अर्को जातलाई अनि त्यसपछि त्यो सुविधाबाट वञ्चित गर्ने मान्यता बोकेको छ अग्राधिकारको नाममा हावाको पनि प्रयोग पहिले उसले गर्न पाउनुपर्ने रे पानीको पनि प्रयोग गर्न पाउनुपर्ने रे जमिनको पनि प्रयोग गर्न पाउनुपर्ने गरे भनेपछि अरू जातको बिचमा लडाईँ झगडा द्वन्द्व गृहयुद्ध भएर देशलाई टुक्रा टुक्रा पार्न खोजेको एउटा स्पष्ट जवाब दिइदिनु सङ्घीयता अबको लागि तपाईँहरूको एजेन्डामा सङ्घीय नेपाल पर्छ पर्दैन सङ्घीय नेपाल पर्छ तर सङ्घीय भनेको जाति हुँदैन के को आधारमा पर्छ सङ्घीय किन हुन्छ भन्दाखेरि सङ्घमा प्रत्येक इकाइहरूले आफ्नो आफ्नो जनताको राय बमोजिम जस्तै हामीले आफ्नो गाउँ आफै बनायौँ भन्यौँ त्यो गाउँले आफ्नो निर्णय आफै गर्नुपर्छ तर देश अन्तर्गत रहेर त्यो भूभागको विकास गर्नका लागि त्यो भू क्षेत्रको विकास गर्नको लागि त्यो राज्यको विकास गर्नको लागि राज्यको नेतृत्वको लागि उत्थान गर्नका लागि त्यसले सबै अधिकारहरू प्राप्त गर्न सक्नेछ हामीसँग धादिङ ईश्वर श्रेष्ठजीले के भन्नुभयो भने म भोट हाल्ने अवस्थामै छैन मलाई चित्तै बुझ्या छैन तरिका म जस्ता मान्छेलाई चाहिँ भोट हाल्ने वातावरण बन्नु पऱ्यो भन्नुभयो कसरी बन्दै जान्छ हेर्दैछौँ हामीसँग चाहिँ एकजना श्रोताले के भनेर सोध्नुभयो भने खगेन्द्र शशीजीले तपाईँ चाहिँ युवाहरूलाई गाउँ कमिटीको अध्यक्ष भएर आउनुपर्छ भनेर भन्ने तपाईँ गाउँ गाउँ कमिटीको अध्यक्ष हुनुभयो भनेर सोध्नु तलबाट मुरिबा गाउँ कमिटीको गाउँको नामै भन्छु म <laughs> हामी तलबाट आएका छौँ म त स्कुलको म त कलेजको सामान्य ठाउँबाट सोबियुमा निर्वाचित हुँदै हुँदै हुँदै गाउँको पनि प्रमुख इलाकाको पनि प्रमुख अहिले मैले सी जिङपिङको उदाहरण तपाईँलाई बताएँ चिनको राष्ट्रपतिको हामीसँग दीक्षा भट्टजीले भट्टजीले एसएमएसमा के भन्नुभएको छ चुनावले हामीलाई त केही नहुने रहेछ तपाईँहरूलाई चाहिँ प्रधानमन्त्री बनाउने काम मात्रै भयो हामीलाई चाहिने संविधान त आएन भन्नुभयो हो संविधान नहुनेमा अन्तिम अवस्थामा हामीले जब जेठ दुई गते जुन सहमति पत्रमा कागजमा हस्ताक्षर गऱ्यौँ त्योबाट पछाडि को हट्यो झार छैन त्यो हट्यो नेकप एकीकृत नेकपा माओवादी त्यो माओवादी पार्टीकै कारणले गर्दाखेरि संविधान बनेको छैन भने भनेन यो कुरालाई सबैले बुझ्नु र त्यसै अनुसार नै अगाडि बढ्नु उपयुक्त हुन्छ कमल भण्डारीजी तयनाथ रिमालले ढकारी अछामबाट के लेख्नुभयो भने सङ्गठन नै तयार छैनन् तल तहमा रहेका सङ्गठनहरूले चुनावको लागि जुन तरिकाको सक्रियता देखिनु पर्थ्यो त्यो देखिया छैन चुनाव आश मात्रै हुन्छ कि भनेर भन्नुभयो के अरे त्यो तपाईँहरूकै जिम्मेवारी होला तलको लागि तताउनु जनता तताउनु आवश्यकता छ केही सर्वेक्षणहरूले देखायो पचास प्रतिशत मान्छे भोट हाल्यो कि नहाल्यो भन्ने कुराको अन्यला बसेका छन् भनेर होइन चुनावको माहौल यो तहसम्म सरगर्मी जागिसक्दाखेरि पनि चुनौतीहरू धेरै छन् हामीसँग केही श्रोताहरू पर्खेर बस्नु भएको छ म उहाँहरूको कुरा लिइहाल्छु हामी कार्यक्रमको अन्त्यतिर पनि आइसक्यौँ हामीसँग रोल्पाबाट हुनुहुन्छ नारायण केसी हुनुहुन्छ नारायणजी नमस्ते नमस्कार हजुर नारायणजी छोटो भाइ समय एकदम कम छ नमस्कार नमस्कार जुन संविधान सभाको चुनाव गर्ने भन्ने कुरो छ नि हजुर यो संविधान सभाको चुनाव चाहिँ अब जुन अघिल्लो पटक पनि चुनाव भयो यही तालमा गरियो भने यो पटक पनि चुनाव गर्ने अनि मिति थप्दै जाने र अर्को पटक फेरि विघटन गर्ने अवस्था आउँछ त्यो किन भनिरहेको छु भने नि मैले जुन अघिल्ला पटकका मुद्दाहरू मुख्य नमिलेका मुद्दाहरू भने सङ्घीयताको मुद्दा अनि त्यसपछि चाहिँ जुन जातीयताको मुद्दाहरू थियो त्यो विषयमा सहमति नभएर अन्तिममा चाहिँ विघटन भयो भन्ने कुरा चाहिँ बाहिर मिडियामा आयो होइन त्यो कुरामा जुन खालको सहमति नभएपछि तपाईँको पार्टी पनि फुट्यो जुन अशोक राई जस्ता चाहिँ प्रभावशाली नेताहरू तपाईँको पार्टी चोइटिएर जानुभयो अनि अर्को कुरा चाहिँ के भने जसरी वैद्यहरू जुन नेकपा माओवादी छ त्यसले चाहिँ के भनिरहेको छ भने यो यो अवस्थामा चाहिँ संविधान सभाको चुनाव गरिँदैन गर्न दिँदैन भनेर चाहिँ गाउँ गाउँमा चाहिँ जुन मतदाता नागरिक सङ्कलन कार्यालय चाहिँ अवरोध गरिरहेका छ यी कुराहरू यस्तै अवस्थामा छोडेर चाहिँ संविधान सभाको चुनाव गरियो भने कति पराकारी होला नारायण काशी नारायण केसी एउटा प्रश्नै लामो होला जस्तो लागिसक्यो अर्कोचोटि फेरि ल्याउँला नारायण केसी पोखरेल लोपाबाट हुनुहुन्थ्यो हजुर नारायणजी तपाईँले व्यक्त गर्नुभएको चिन्ता जायज हो कसरी मोहन वैद्य समूहलाई सम्झाउने सहभागी गराउने उहाँहरू चुनावको प्रक्रियामा सामेल हुनुहुन्छ भने उहाँहरूका जायज मागलाई सम्बोधन गर्नुपर्छ तर चुनावमा भागै नलिने फेरि जनयुद्धको बाटोमा जाने फेरि बन्दुकै उठाउने बाटोको निम्ति सङ्कट मात्रै सृजना गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा त बडो गाह्रो चाहिँ हुन्छ अब देशलाई हामीले यस्तै निर्णयमा राख्ने हो यस्तै सङ्क्रमणकाल रहने हो यस्तै गैर राजनीतिक पार्टीको यो सरकारलाई रहने हो भने देशको के पो हालत होला त्यसो बुद्धिमानी के हुन्छ भने पार्टीहरूको बिचमा सहमति नभइरहेको अवस्थामा छिरोफानो गर्ने ठाउँ भनेको निर्वाचन नै हो जहाँसम्म तपाईँले भन्नुभयो इस्युको कुरा गर्नुभयो इस्युको टुङ्गो लगाउने पनि अन्तिममा जनता नै हुन् यदि संविधान सभा अब यो जुन एक चार वर्षसम्म त लाग्नै हुँदैन म त्यसको पक्षमा छैन अब संविधान सभाको निम्ति संविधान निर्माणको निम्ति चार छ महिनाभन्दा बढ्ता समय दिनु हुँदैन त्यो छ महिनाभित्र संहिताको कुरामा कुरा मिल्यो भने पनि नमिले पनि मिले त राम्रो भइगयो मिलेन भने जनमत सङ्ग्रहको विधिबाट टुङ्गो लगाउनुपर्छ वास्तवमा संहिताको कुरामा धेरै कुरामा सहमति भइसकेको छ सहमति हुन नसकेको तिनवटा कुरा मात्रै हो बाँकी भएको तिनवटा कुरा हो एउटा सङ्घीय इकाइहरूको नाम के राख्ने कतिवटा सङ्घीय इकाइ बनाउने र कुन भू क्षेत्रलाई कसरी समेट्ने भू समेट्ने बारेमा एउटा प्राविधिक कमिटीले टुङ्गो लगाउँछ नाम के राख्ने र कतिवटा बनाउने भन्ने कुराको निर्णय पोलिटिकल रूपमा गर्ने हो त्यसको निम्ति यदि पार्टीहरूबाट नेताहरूबाट संविधान सभाबाट पार लाग्दैन भने जनमत संग्रहको विधिबाट दुईटा विचारलाई लगेर टुङ्गो लगाउनुपर्छ र अब लम्ब्याउने काम गर्नु हुँदैन अरू बाँकी विषयमा मूलत सहमति भइसकेको छ अरूमा सहमति गर्न सकिन्छ भन्ने मलाई लाग्दछ एक दुई तिनमा भन्नु पर्यो भने एमाले यसपालि अगाडि सार्ने चुनावका लागि जनतासँग हामीलाई यो कारणले भोट दियो भनेर चाहिँ तपाईँले एक मिनट भन्नु पर्यो भने जनतालाई के कारणले होइन हामीले सिधै भन्ने के हो भने देशमा संविधान चाहिएको छ भने एमालाई नम्बर एक पार्टी बनाउनुहोस् देशमा सबै राष्ट्रिय जनताका बिचमा एकता सबै जनजाति सबै दलित सबै मधेसी सबै महिलाहरू र सबै देशका जनताहरूलाई एकताको सूत्रमा बाँध्न चाहनुहुन्छ भने एमालाई दिनुहोस् देशमा भ्रष्टाचारलाई अन्त्य गर्न चाहनुहुन्छ भने एमालाई दिनुहोस् आर्थिक विकासलाई गति दिन चाहनुहुन्छ भने एमालाई दिनुहोस् देशको विकासको वृहत योजना र भिजन भएको पार्टी खोज्नुहुन्छ भने एमालाई दिनुहोस् यहाँ एकजना श्रोताले के भन्नुभयो थाहा छ भीम बोराजीले सुर्खेतबाट तपाईँ एक एमाले एक नम्बर भएन भने संविधान आउँदैन भन्ने हो भने त यो चुनाव चाहिँ किन चाहियो र भनेर भन्नु किन हाम्रो ला हामीलाई लागेको जस्तो हामीलाई अस्ति पनि लागेको थियो हामीले भन्यो देख्नुभयो व्यवहारबाट देख्नुभयो कि माओवादी एक नम्बर भएको हुनाले बनेन संविधान अब पनि त्यो दोहोरियो भने फेरि बन्दैन संविधान एमालेको अहङ्क माओवादीको अहङ्कार बढ्छ माओवादी छापको संविधान खोज्छ र माओवादीको छाप भनेको विदेशीको दलाली हो देशलाई टुक्रा टुक्रा पार्ने हो देशमा द्वन्द्व निम्त्याउने हो आतंक अराजकता मचाउने हो सत्ता शक्ति पैसा तिनवटा चिज चाहिने हो चुनाव भन्न पछाडि के हुन्छ भन्ने बारेमा गफ त अब धेरै लामो होला जस्तो छ मङ्सिरसम्म गयो भने चुनावमा जानुभन्दा अगाडि नै जुट्नुपर्ने सहमति मिलाउनु पर्ने कुरामा नेकपा एमाले महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् र सहमति राम्रो सहमति Arpan time check Arpan time check